बाहिर निस्कदा सानी आमा बहिनीलाई स्कुल पठाउन तयारी गर्दै हुनुहुन्थ्यो भने आमा भान्सामा खाना बनाउँदै हुनुहुन्थ्यो हजुरआमा पनि पिँढीमा बसिरहनु भएको थियो बहिनी तयार भएपछि हजुरआमाले बहिनीलाई लिएर स्कुल पुऱ्याउनु जानुभयो मैले सानी आमालाई भने सानी आमा नुहाउनु पर्ने भएको थियो ल फर्कि त्यसो भए मैले पनि नुहाउनु छ सँगै जाउँला कुवामा सानी आमाले केही कपडा र साबुन अनि बाल्टी लिएर निस्कनु भयो ल जाउँ भन्दै उहाँले मलाई भन्नुभयो अनि सानियामाको पछि पछि लागेर म पनि कुवातिर निस्केँ कुवामा पुग्दा एउटा अलिक उमेर पुगे आइमा लुगा धोइसकेर पखाल्दै थियौँ भने उनले सानियामालाई भने आज त ढिला गरिस् त कान्छी ढिलो गरिस् भने त यहाँ डर पो हुन्छ बाबै चिन्ता नलिनु काकी छोरो पनि आएको छ मेरो मसँगै हामी आइपुगिहाल्छौँ नि काकीले उसलाई भन्नुभयो पछि कुरो बुझ्दा त्यहाँ गाउँलेहरू बिहान सबैले उल बाँधेर रहेछन् एक्लै पर्दा भने अलि माथि बाटोतिर लुटिने सम्भावना बढी हुँदो रहेछ एकाध एकपटक बलात्कार घटना पनि घटेको रहेछ ती काकी आफ्नो बाटो लागिसकेको थिइन् मैले सानी भने तपाईँलाई बलात्कार गर्ने मान्छे म हुँदा हुँदै अरू कसको हिम्मत होला र होइन सानी आमा अनि सानीआमाको चाकको पट्टा समाउँदै हल्लाइदिए सानीआमाले भन्नुभयो लौ कपडा खोल अब नुहाउनुपर्छ अनि आमाले गाउनभित्र पेटीकोट घुसाएर बुप्समाथि लगाएर गाठो पार्दै गाउन शरीरबाट अग्ल्याउनु भयो मैले पनि आफ्नो सबै लुगा खोलेर अन्डरवेयर मात्र उभिएँ अन्डरवेयरमा लाडो राम्रोसँग नढाकिएको देखेर सानी भन्नुभयो कति ठुलो हो कि तेरो हतियार मेरो लाडो सानी आमाको अर्धरङ्ग शरीर देखेर फेरि आकारमा आउन थालिसकेको थियो लाडो अलिकति फुलेपछि टुप्पो हल्का भित्र चियाउन थाल्यो मैले सानी आमालाई भने सानी हजुरलाई देखेर मेरो भाइ चुप बस्नै मान्दैन भने सानी पानीको धारामा बसेर शरीर भिजाउन लाग्नुभएको थियो र कपडा भिजेकोले पेटीकोट सानी आमाको बुस मजाले टाँसिएर मलाई निमन्त्रण गर्दै थियो सानी आमा धाराको छेउमा बसेर पेटीकोटमाथि सारा तिरालाई साबुन दलेर सफा गर्न थाल्नुभएको थियो म पनि धारोमा थपिएर शरीर भिजाएर सानी आमाको हातबाट साबुन लिएर आफ्नो शरीरमा दल्न थालेँ केही बेरमै मैले अन्डरबाट लाँडो बाहिर निकालेर सानी आमाको आँखा अगाडि पर्ने गरी लाँडोमा साबुन दल्दै लाएर लाँडो ठन्काइदिएँ मैले त्यसो गरेको देखेपछि सानी आमाले गाली गर्दै भन्नुभयो के गर्छ जाठा अहिले कसैलाई देख्यो भने मैले मौकाको सदुपयोग गर्दै भने हजुर पनि भर्खरै कोही आउँदैन भनेर कुरा गर्ने अनि को होला र अब तै पनि कोही आइहाल्यो भने म त बर्बाद हुन्थ्यो नि केटा सानी आमाले भन्नुभयो ऊ माथिसम्म त आएको देखिँदो रहेछ यसो विचार गरौँला नि त मैले सानी आमालाई भने अनि सानी आमाको हात ल्याएर लाडो माथि राखिदिएँ सानी आमाले निर्धक्कसँग घरिघरि मासतिर हेर्दै मेरो लाडो खेलाउँदै मेरो अनुहारमा हेरिराख्नुभयो म भने अन्डरवेयर खोलेर तिग्रासम्म पुऱ्याएर बसेँ सानी आमालाई भने हजुर पेटीकोट माथि सारेर मेरो लाडालाई पुतीमा छिराएर बस्नुहोस् म हजुरलाई चिक्दै साबुन दिन्छु सानी आमा निर्दयसँग पेटीकोट माथि सारेर मेरो काखमा बसेर पुतीभित्र लाडो चिराउनु भयो मैले साबुन लिएर सानी आमाको ढाड र छातीमा साबुन दल्न थालेँ केही बेरमा सानी आमाको पेटीकोटको गाँठो खोलेर मैले पोकामा साबुन दल्दै मस्न थालेँ सानी आमा हल्का हल्का मेरो कमरमाथि उचलिँदै बस्थेँ मेरो लाडोलाई बुद्धिमा घसरण गराउँदै मजा लिनुभयो निकै बेरसम्म सानी आमालाई मिचिदिएपछि मैले सानी आमालाई उठाएर धारो मुनि पुऱ्याएर यसो यताउता हेर्दै सजिलै कसैको आँखा नजान देखेपछि सानी आमाको पेटिकट भुइँमा खसालेर सानी आमाको पछाडि एउटा बुस समाउँदै खेलाएर मैले भने सानी आमा यहाँ सजिलै कसैले आँखा मार्दो रहेनछ अलि मजाले फटाउनु त सानी आमाले चाक फटाएर देखाउँदै भन्नुभयो झिक छोरा चिक तेरो सानी आमालाई देख मर्ने गरी चिक आहा यसरी खुलामा चिकाउँदा झन् मजा पाउने रहेछ मैले पनि सानी आमाको चाकमा लाडुले मजाले धक्का दिएर चिक्न थालेँ सानी आमाले हल्का हल्का चिखो आवाज छोड्दै मलाई साथ दिनुभयो निकै बेरसम्म सानी आमालाई चिकेपछि म भुइँमा बसेँ अनि सानी आमाको एउटा टाँगालाई गर्दनमा अड्ड्याएर पुतीमा मुख जोडेर जिब्रोलाई भित्रसम्म पुर्याउँदै तर चाट्न थालेँ सानी आमाको मुखबाट आवाज आउँदै थियो अनि त्यो आवाजको तीव्रता बढ्दै थियो र चर्कोमा पनि भइरहेको थियो मैले आमालाई भने धेरै चर्को नगराउन छोड्दे यति मजा आएको छ जोसुकै आओस् बरु आएका सबैको लाडोले चिकाउन तयार छु यो मजा छोड्न तयार छैन म आज दिलो ज्यानले तसँग चिकाउँछु अनि आमालाई आफ्नै हातले आफ्नो पोका खेलाउँदै मलाई पुती चढाउँदै रहनुभयो निकै वर्ष मलाई पुदी चटाएपछि सानी आमासँग छुट्टिनु भएर झुकेर बस्यो खै अब बाँसुरी बजाउँछु भन्ने मेरो लाडो मुखमा लिएर चुस्न थाल्नु भयो निकै बेर सानी आमालाई लाडो चुसाएपछि मैले सानी आमालाई धारो मुनि कुकुरनी जसरी बनाएर पछाडिबाट चाकमा लाडो छिराएर चिक्न सुरु गरेँ अन्त्यमा सानी आमाले मेरो लाडो मुखमा लिएर फेरि चुस्न सुरु गर्नुभयो र मेरो लाडोले सानी आमाको मुखमै पुसी झार्यो सानी आमालाई बुध बुध नछोडी मेरो पुसी भयो त्यसपछि फेरि हामीले एक राउन्ड साबु लगाएर पखाल्यौँ सानी आमाले भिजेका लुगा धुनुभयो झन्डै एक दस बजीतिर हामी घरतिर लाग्यौँ घर पुग्दा एघार बजे घर पुग्दा आमाले सोध्नुभयो निकै बेर लाग्यो तिमी आमा छोराले मैले उत्तर भने सानी आमाले बाँसुरी बजाउने भनेर ढिलो गर्नुभयो नि आमा मरिमरि हाँस्नुभयो हजुरआमालाई इसाराले के भयो भनेर सोध्नुभयो र सानी आमाले इसारामा तिमी बुढीले ख्याचो बडो निधि खोजी गर्नुपर्ने मैले हजुरआमालाई हातको इसाराले एउटा हात लामो पलबाट अर्को हातको चोर औँला छिराइदिएर देखाइदिएँ हजुरआमाले सत्य सरा पार्नुभयो म मरि मरि हाँसेँ आमालाई सानी आमा मरि